सुन्दा सामान्य लाग्ने मेडिकल भाषामा ग्यास्ट्राइट्रिक्स बोलीचालीको भाषामा ग्यास्ट्रिक रोगबाट पछिल्ला वर्षहरूमा चितवन जिल्लाका मानिसहरू बढी प्रभावित भएका छन् यस अघिका वर्षमा छालाका रोग तथा झाडा पखलाको समस्या देखिए पनि अहिले भने जिल्लाका मानिसहरूमा ग्यास्ट्रिकको समस्या बढी देखिएको हो आर्थिक वर्ष दुई हजार उनासत्तरी सत्तरीको तथ्याङ्कमा सैतिस हजार चार सय चौरासी जना व्यक्ति यो रोगबाट प्रभावित भएका छन् आर्थिक वर्ष दुई हजार अडसठी उनासत्तरीमा भने यो संख्या पच्चिस हजार छ सय तिरानब्बे बेथियो जिल्ला जनस्वास्थ्य कार्य प्रमुख केयर सिंह गोदार अहिले बढी भयो तपाईँको चाहिँ नि टप टेन डिजिजमा एक नम्बरमै चाहिँ नि यो ग्यास्ट्राइटिस छ धेरै चितवन जिल्लामा ग्यास्ट्राइटिसकै बिरामी चाहिँ नि आएछ टोटल बिरामी मध्ये पाँच झन्डै छ प्रतिशत त ग्यास्ट्राइटिसको मात्रै छ आफूलाई स्वस्थ राख्ने नाममा शरीरमा कुनै दुखाइको अनुभव हुने बित्तिकै ब्रुफ्रेन सिटामोल जस्ता औषधि जताभावी किनेर खाने प्रचलन रहेको छ जसले ग्यास्ट्रिकको समस्या बढाउँदछ खाने समय को टुङ्गो र तरिका नमिल्दा तनावले पनि ग्यास्ट्रिक बढाउने भने तापनि एस पाइलोरी नामक किटाणुको संक्रमणबाट पनि यो रोग लाग्ने गरेको देखिएको छ यो रोग लाग्दा पेटको माथिल्लो भाग पोल्ने दुख्ने बान्ता हुने जस्ता यी आदि लक्षण देखिने बताउनुहुन्छ भरतपुर अस्पतालका फिजिसियन डाक्टर भोजराज अधिकारी छानाको नलीको तल्लो भागमा हुने अथवा आमाशयमा हुने अथवा आन्द्राको सुरुको भागमा हुने घाउलाई मात्रै ग्यास्ट्रिक भन्ने गर्छौँ अब यसरी बुझ्दाखेरि चाहिँ यस्ता खाले बिरामीहरू जसो पेट पोल्ने अमिलो पानी आउने डुममा हुने खान मन नलाग्ने आदि इत्यादि लक्षणहरू लिएर धेरैहरू पेटको माथिल्लो भाग दुख्ने आदि जस्ता लक्षणहरू लिएर बढी भन्दा बढी आएको पाइन्छ ग्यास्ट्रिक रोग भन्दा सामान्य लाग्न सक्छ तर यसको अवस्था बिग्रिँदा भयानक रूप पनि लिन सक्छ ग्यास्ट्रिक बिग्रदा पेटमा घाउ हुने अल्सर क्यान्सर पनि हुन सक्दछ यसबाट जोगिन के गर्न सकिन्छ त फेरि पनि फिजिसियन डाक्टर अधिकारी चिल्लो अमिलो बिरुवाहरू कम गर्ने सिरानी अलिकति अग्लो बनाएर सुत्ने खाने बित्तिकै नसुत्ने एक डेढ घन्टाको खाली समय राख्ने किनभने खाने बित्तिकै खाना खाने बित्तिकै सुत्यो भने चाहिँ पेटमा बन्ने एसिड जुसहरू माथि जाने खानाको नलीमा घाउ बनाउने गर्न सक्छ अलिकति टाइम लिएर एक डेढ पछि मात्रै सुत्ने खाना बेलुकाको खाना अलिकति लाइट खाने सादा खाने कम खाने त्यस्तै गरी तनावमा नरहने आदि यस्तो कुराहरू गर्नुपर्छ भने अनावश्यक रूपमा पेन किलरहरू थाहा नपाइकन प्रमाणित नभएका दबाईहरूको सेवन गर्नु हुँदैन समयमा नै खाने सुत्ने उठ्ने बानीको विकास गर्नुपर्छ प्रशस्तै पानी पिउने र दैनिक व्यायाममा ध्यान दिने तनाव कम गर्ने हो भने अवश्य पनि ग्यास्ट्रिक रोग नलाग्ला